पश्चिमको अधिकारको अवस्था सार्वजनिक मानवाधिकारको अवस्था अझै सुधार आउन सकेन डडेलधुरामा पूर्ण साक्षर गाविसको संख्या छ पुग्यो छोट रहेका हलियाहरूतर्फ सरकारले ध्यान नदिएको आरोप विवरण पठाएको भए पनि सरकारले छुटाएको दावी धनगढीको मुख्य बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा निर्माणाधीन चमेरिया जलविद्युत आयोजनाको काम समयमै सकिनेमा आशंका अझै दुई सय बत्तीस मिटर सुरुङ निर्माण गर्न बाँकी र बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव आठ प्रकारका रोगको निशुल्क उपचार गर्ने सरकारको घोषणा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीमा सुदूरपश्चिम भरिबाट गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा दुई सय तीनवटा उजुरी परेका छन् तीमध्ये एक सय चौरासी उजुरी अनुसन्धान र छत्तीसवटा उजुरी कार्यवाहीको प्रक्रियामा रहेको सो कार्यालयले हिजो धनगढ़ीमा आयोजना गरेको एक कार्यक्रममा जानकारी गराएको हो राजनीतिक अधिकार हननका त्रियासी आर्थिक सामाजिक सांस्कृतिक अधिकार हननका पच्चिस यातना सम्बन्धी पचास बेपत्ता तथा अपहरण सम्बन्धी तीस महिला अधिकार सम्बन्धी छ बाल अधिकार सम्बन्धी दुई र जातीय विभेद सम्बन्धी दुईवटा उजुरी परेको जनाइएको छ गत वर्ष संघीय सीमाङ्कनको विषयलाई लिएर उत्पन्न परिस्थिति टिकापुर घटना र त्यसपछि महिना दिनसम्म लगाइएको कर्फ्यूका कारण मानव अधिकारको अवस्था दयनीय बन्न पुगेको आयोगका निमित्त निर्देशक मोहनदेव जोशीले बताउनु भएको छ उहाँले सो नागरिकको जीवन स्वतन्त्रता न्याय लगायतको अधिकार अधिकार व्यापक रूपमा हनन भएको उल्लेख गर्नुभयो मुलुकमा संविधान निर्माणपछि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा कठिनाई भई नागरिकले दैनिक उपभोग्य वस्तुको चरम अभाव खेपेको जोशीको भनाइ थियो यसका अतिरिक्त सुदूरपश्चिममा मानवाधिकार उल्लङ्घनको घटनामा कमी नआएकाले सरोकारवाला पक्षहरूलाई जिम्मेवार बन्न र मानवाधिकारको प्रत्याभूत गराउन आयोगले आग्रह समेत गरेको छ डडेलधुरामा पूर्ण साक्षर गाविसको संख्या छ पुगेको छ बिहिबार जिल्लाको छैटौं पूर्ण साक्षर जिल्लाको रूप गाविसको रूपमा मास्टरमाण्डो गाविसलाई घोषणा गरिएसँगै पूर्ण साक्षर गाविसको संख्या छ पुगेको हो बिहिबार परेको अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा हिजो गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको गाविस सचिव गणेश राज पनिरूले जानकारी दिएका छन् गाविसले पूर्ण साक्षरका लागि आवश्यक सबै सूचकहरू पूरा गरेपछि हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको उनले जानकारी दिएका छन् मास्टरमाण्डौ गाविस जिल्ला मास्टरमाण्डु गाविस खुल्ला दिशा मुक्त र पूर्ण खोपयुक्त गाविस समेत घोषणा भइसकेको गाविस सचिव पनेरूले जानकारी दिएका छन् यसअघि समैजी भद्रपुर गणेशपुर कोटेली र बेलापुर गाविस यसअघि नै पूर्ण साक्षर घोषणा भइसकेका छन् जिल्लालाई यस शैक्षिक सत्रभित्र पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य राखिएको छ अठार गाविस र दुई नगरपालिका रहेको जिल्लाका गाविसहरू भित्रै पूर्ण साक्षर घोषणा गर्ने योजना तयार भइसकेको र नगरपालिकाहरूले साथ दिएमा लक्ष्यभित्रै पूर्ण साक्षर घोषणा गर्न सकिने जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विष्टले जानकारी दिएका छन् जिल्ला खुल्ला दिशामुक्त भनी यसअघि नै घोषणा भइसकेको छ हलिया प्रतिनिधिहरूले मुक्त गर्न छुटेका हलियाहरूतर्फ सरकारले ध्यान नदिएको आरोप लगाएका छन् मुक्त गरिएका हलियाहरूको पुनस्थापनामै समस्या रहेका बेला विभिन्न जिल्लाका हलिया मुक्ति समाजका प्रतिनिधिहरूले यस्तो आरोप लगाएका हुन् बुधबार मात्रै डलिद्रा सदरमुकाम क्षेत्रमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले अहिले मुक्त गरिएका हलियाहरूको प्रमाणीकरण उनीहरूलाई परिचय पत्र वितरण र पुनस्थापनामा मात्र काम गर्न सकिने बताए पनि उनीहरूले भने हिजो डलिद्रामै गरेको कार्यक्रममा उनीहरूका पनि व्यवस्थापन गर्नुपर्ने बताएका हुन् मध्य पश्चिमका सुर्खेत जाजरकोट र हुम्ला गरी तीन जिल्ला र सुदूरपश्चिमका सबै जिल्लाका सहित बाह्र जिल्लाका जिल्ला हलिया मुक्ति समाजका प्रतिनिधिहरूले चोट रहेका हलियारको विवरण सरकारलाई उपलब्ध गराएको भए पनि उनीहरूलाई नसमेटेको दावी गरेका छन् कार्यक्रममा जिल्ला हलिया मुक्ति समाज डडेलधुवाका अध्यक्ष तुलराम सार्कीले भने डडेलधुवाको अस्सी ग्राममा रहेका मुक्त हलियारको विवरण हामीले सरकारलाई पठायौं तर सरकारले छुटाएको छ यस्तै जिल्ला हलिया मुक्ति समाज दार्चुलाका अध्यक्ष चक्र पार्कीले पनि जिल्लाका एकचालिस मध्ये सोह्र गाविसको मात्रै तथ्याङ्क संकलन गरिएको र बाँकी छुटेका हलियाको तथ्याङ्क संकलन गरिनुपर्नेमा जोड़ दिएका छन् जिल्ला हलिया मुक्ति समाज जाजरकोटका प्रतिनिधि प्रसाद नेपालीले भने विकट जिल्लामा घर निर्माणको लागतलाई बढाउनु पर्ने बताएका छन् कार्यक्रममा बोल्दै भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले हलियाहरूका सबै समस्याहरू मन्त्रालयमा पुर्याउने र मागहरूलाई पनि सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुने बताएका छन् कार्यक्रममा मन्त्रालयका उपसचिव गोकर्ण शर्माले देशभरिमा अहिले सरकारले मुक्त गरिएका सोह्र हजार नौ सय त्रिपन्न परिवार मुक्त मध्ये एघार हजार सैतिस जनाको प्रमाणीकरण गरिएको र आठ हजार नौ सय तेइस जनाले परिचय पत्र पाएको बताउनु भएको छ यसअघि बुधबारको समाचारमा आठ हजारले बढ़ीले मात्रै परिचय पत्र पाएको हुनुपर्नेमा प्रमाणीकरण भएको थियो अहिलेसम्म पुनस्थापना भने एक परिवारको मात्रै पुनस्थापना गरिएको उहाँले जानकारी दिएका छन् अपराधिक एवं अवांछित गतिविधि नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनगढ़ी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका बाह्र स्थानमा पहिलो पटक सीसी क्यामेरा जडान गरिएको छ सीसी क्यामेरा जडानबाट बजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापको निगरानी गरी शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सघाउ पुग्ने विश्वास प्रहरेको छ सर्वसाधारणको भीड़ एवं चहल पहल बढ़िरहने स्थानीय ट्राफिक चौराहादेखि जिल्ला प्रहरी कार्यालयसम्मको करिब दुई किलोमिटर लामो बजार क्षेत्रका बाह्र स्थानमा सीसी क्यामेरा जडान गरी निगरानी अघि बढ़ाइएको हो सीसी क्यामेराको कन्ट्रोल रूम कैलाली जिल्ला प्रहरी कार्यालयमा राखिएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ दार्चुलाको शिखरमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना समयमै बन्नेमा स्थानीयहरूले आशंका गरेका छन् नेपाल विद्युत प्राधिकरणले छ महिनामै चमेलियाको निर्माण कार्य सक्ने बताइरहेको बेला स्थानीयले समयमै विद्युत बन्नेमा आशंका गरेका हुन् केही दिन अघि मात्र विद्युत प्राधिकरणले चमेलिया जलविद्युत आयोजना आगामी छ महिनाभित्र निर्माण सम्पन्न गर्ने बताएको थियो तर चमेलियामा निर्माण कार्य सुस्त भएको भन्दै समयमै बन्नेमा स्थानीयहरूले आशंका गरेका हुन् समेलियाको अहिलेको गति हेर्दा एक वर्षसम्म पनि निर्माण हुने छाँटकाट छैन शिखर चारका स्थानीय मानसिंह खडायतले भन्नुभयो हामीलाई त विश्वास छैन छ महिनाभित्रै विद्युत बल्ने त के एक वर्षमा निर्माण भए हुन्थ्यो नेपाल विद्युत प्राधिकरणले आगामी छ महिनाभित्रै सम्पन्न गर्ने बताएको छ ठेकेदार सहितको विवाद अन्त्य भई आयोजनामा काम सुचारू भएको र अबको छ महिनाभित्रै सम्पन्न हुने जानकारी प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफले केही दिन अघि सार्वजनिक गर्नु भएको थियो तर चमेलिया आयोजना क्षेत्रमा द्रुत रूपमा अघि बढ्न नसकेको चमेलिया जलविद्युत आयोजनाका सहायक प्रबन्धक पुष्पराज जोशीले बताउनु भएको छ कमजोर भूबनटका कारण साँघुरिएको चमेलियाको आठ सय त्रिचालिस मिटर सुरुङ मध्ये छ सय एघार मिटर सोझो बनाइसकिएको छ भने अझै दुई सय बत्तीस मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको जोशीले बताउनु भएको छ अहिलेको गतिलाई हेर्ने हो भने पनि छ महिनाको समयावधिमा कुनै हालतमा निर्माण सम्पन्न हुन नसक्ने उहाँले जिकिर गर्नु भएको छ नेकपा क्रान्तिकारी माओवादीले आज अत्तरियामा प्रदर्शन गर्ने भएको छ माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विरोधमा अत्तरियामा र्याली सहितको विरोध सभा गरिने क्रान्तिकारी माओवादीले जनाएको छ माथिल्लो कर्णाली विद्युत आयोजना सम्झौता नेपाली जनताको हित विपरीत रहेको भन्दै विरोध गर्न लागि नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सदस्य टंक कोइरालाले जानकारी दिनुभएको छ बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ गत सालदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो सरकारले स्वास्थ्य चौकीबाट चालिस प्रकारको औषधि प्राथमिक स्वास्थ्य केन्द्रबाट पचास प्रकारको औषधि र जिल्ला अस्पतालबाट सत्तरी प्रकारको औषधि निशुल्क दिने नीति लिएको भए पनि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो जिल्लाभरिका स्वास्थ्य संस्थाले सिटामूल समेत माग अनुसार आपूर्ति हुन नसकेको बताएका छन् पछिल्लो समयमा ज्वरोका बिरामीको संख्या बढ्दै गएको र स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचारमै समस्या भएको हार्ड स्वास्थ्य चौकी का इन्चार्ज विनोद कुमारले जानकारी दिएका छन् सिद्धेश्वर स्वास्थ्य चौकी खोडबेमा गएको एक महिना यता आइरन चक्कीको समेत अभाव भएको छ गर्भवती महिलालाई निशुल्क रूपमा वितरण गरिने आइरन चक्की स्वास्थ्य संस्थामा कति पनि नभएको स्वास्थ्य चौकीका इन्चार्ज मदन महराले बताएका छन् स्वास्थ्य संस्थामा औषधि नहुँदा निशुल्क पाइने औषधि समेत सेवाग्राहलाई किन्न लगाउनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका डाक्टर शशि कणेलले बताएका छन् जिल्लाभरि औषधिको अभाव भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका आरआरटी फोकल पर्सन सन्तोष पाण्डेले माग अनुसार औषधि आपूर्ति नभएको स्वीकार गरेका छन् जिल्ला स्वास्थ्य कार्यालयले टेण्डर आह्वान गरेर औषधि खरिद प्रक्रिया अगाडि बढाए पनि अझै दुई महिना जति लाग्ने बताइएको छ सरकारले अब मुटु रोग मृगौला लगायत आठ प्रकारका रोगमा निशुल्क उपचार गर्ने भएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्दै विपन्न वर्गका बिरामीलाई मुटु रोग मृगौला लगायत आठ प्रकारका रोगमा निशुल्क उपचार गरिने बताएका छन् त्यसै गरी बीसीजी डीपीटी लगायतका एघार प्रकारका रोग विरूद्ध निशुल्क खोप समेत उपलब्ध गराइने उनले बताएका छन् निजी स्वास्थ्य संस्थाहरूले बीसीजी डिपिटी लगायतका खोपको शुल्क लिने गरेका छन् निजी स्वास्थ्य संस्थाहरूले विपन्नलाई छुटिएका निशुल्क दस प्रतिशत सेवा निश्चित मापदण्डका आधारमा विपन्नले मात्र पाउने गरी तत्कालै जिल्ला स्तरीय संयन्त्र बनाउने र त्यसको सिफारिशमा उपचार गर्ने व्यवस्था मिलाइने प्रधानमन्त्री दाहालले बताएका छन् साथै प्रधानमन्त्री भएपछि संसदलाई पहिलो पटक सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले देशभरका स्वास्थ्य संस्थामा बिहान दस बजेदेखि दुई बजेसम्म सञ्चालन हुँदै आएको बहिरंग सेवालाई विस्तार गरी बिहान दसदेखि पाँच बजेसम्म बनाइने बताएका गरेका छन् जिल्ला प्राविधिक सहयोग समिति डोटीले एघार तहको खाकालाई अन्तिम रूप दिँदै स्थानीय निकायको संख्या र सीमा निर्धारण गर्न बनेको आयोगमा प्रतिवेदन बुझाएको छ लामो समयदेखिको व्यापक छलफल र बहसपछि प्राविधिक सहयोग समिति डोटी आयोगले तोकेको छ तहको पुनर्संरचनामा थप पाँच तहलाई थप्दै एघार तहको स्थानीय संरचना सहितको प्रतिवेदन आयोगलाई बुझाउन सफल भएको हो स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक कृष्ण गौतमले लामो समयको प्रयासपछि हिजो आयोगलाई इमेल